छोरीको बाध्यता जेललाई पनि घर भन्नुपर्ने आफैलाई खाने राक्षसको पनि बधु बनेर वर भन्नुपर्ने फर्केर नहेरोस् कि रात दिन कुटोस् तडपाओस् र पनि मारे पाप पाले पुन्यु सधैँ तिम्रै आस तिम्रै भर भन्नुपर्ने आँसु लुकाएर माइतीसँग मुस्कान कठै उनले भित्रभित्रै जति मन रुन्छस् रु जति आँसु झर्छ झर भन्नु पर्ने एउटी विवाहितलाई आमा बन्ने रहर कसलाई हुँदैन र त्यो रहरै मिल्कायो त उसका लागि बाँच्न के कर भन्नु पर्ने कतिपय छोरीको बाध्यता जेललाई पनि घर भन्नु पर्ने आफैलाई खाने राक्षसको पनि बोधु बनेर बर भन्नु पर्ने हजुर प्रस्तुत यी मेरा भावनाहरू कसैलाई काल्पनिक लाग्ला तर यो सत्य घटना हो छिमेकी जिल्ला अर्खाँचीकी एक चेलीका लागि बाबुआमाले विवाह गरेर दिएको घर जेल बनेकै हो उनका श्रीमानले विवाह गरेर लगेको केही दिनपछि राक्षसी व्यवहार देखाएकै हो उनले त्यस्तो व्यवहार गर्दा पनि मारे पाप पाले पुन्यौ तपाईँकै सिरा भर उनले गरेकै हो घर परिवार श्रीमानको रात दिनको हेलत्तो सहेर पनि उनले माइतीमा आँसु लुकाएर मुस्कान छरेकै हो अनि विवाहको दुई वर्ष पछि सन्तान जन्माउने रहर हुँदाहुँदै पनि ती श्रीमानले गर्भपतन गराउन बाध्य पारेपछि उनले तडपी तडपी ज्यान हालेको वा हाल्न बाध्य पारेकै हो उनलाई ज्यान हाल्न बाध्य पारियो वा मारियो यस कुरामा भने माइतीजन आशंकै आशंकाले तडपिएका छन् त आज अर्खाँचीकी तिनै रहस्यमय रूपमा मृत फेला परेकी चेलीले विवाह पश्चात भोग्नु परेको हेलत्तो र अहिले उनको मृत्यु पश्चात साथ माइतीजनले सहनु परेको तडपन लिएर आएका छौँ जीवनको गोरेटोमा अर्घाँचीको पडेना गाविस वडा नम्बर एक कि मिना भट्टराई ग्यावालीको रसेमय मृत्युप्रति माइतीजनको पीडा र आशंकालाई उठान गर्दैछौ हामी मिनाको विवाह गुल्मीको दोङ्गा गाविस वडा नम्बर एक निवासी मदन ग्यावालीसँग दुई हजार अडसठी साल माघ अठार गतेका दिन भएको थियो विवाह भएको डेढ दुई महिनासम्म त सम्बन्ध ठिकै रह्यो तर त्यसपछिका दिनहरूमा श्रीमान र सासु ससुराबाट हेला हुँदै जानु पर्यो पछिल्लो चरण बिना गर्भधारण गरेको बेला त्यो गर्भ पतन गराउन श्रीमानबाट दबाव आयो एउटी विवाहित महिलालाई सन्तानको रहर कसलाई हुँदैन र मिनालाई सन्तानको ठुलो रहर थियो तर श्रीमानको दबावमा पतन गराउनु परेको थियो त्यसबाट दम्पति बीच मनमुटुवा रहँदै आएको थियो त्यसैले पनि गत तिहारमा दाजुलाई टिका लगाइदिन पडेन स्थित घर गएकी मिना अब त्यो घर नफर्किने अडान लिएर बसेकी थिइन् तर श्रीमान मदनले म सिकिस्त बिरामी छु मुख भेट्न आऊ भनेर फोन गर्नुभयो र पनि जाँदै जान्न भनेकी मिनालाई दाजु र आमाले कर गरेर पठाउनु भयो तर गएको दुई दिनपछि कार्तिक बाइस गतेका दिन उनको रसेमय रूपमा मृत्यु भयो उनै मिनाका दाजु काशीराम भट्टराई अब तिमीहरू मारेको होइन टिपेरै जाँदै त्यस्तो पटक पटक धप्की दिइराखेको र तिहारमा तिहारको अर्को दिनसम्म छुट्टी दिएको र तिहारको दिनै म बिरामी भए भनेर बोलाउनु र घरमा केही पनि नहुनु त्यो एउटा षड्यन्त्रकारी कुरा नै हो होइन अब बिराई भयो भनेर बोलायो घर जाँदाखेरि कि त बिराई भएको हुनु पर्यो प्रमाणहरू जुन दिन घटना भयो त्यही दिन बिहान चार बजी उठेर श्रीमान चाहिँ त्यहाँबाट घरबाट हिँड्नु त्यो एउटा सुन्दाको कुरा हो होइन अब घर परेर बस हुनु नबिल्नु बिहा गरेर जानु भेनाकोले एकचोटि पनि जानु बिहिबारदेखिको दिन बाढी झैझगडा भइरहेको थियो अब सास मेरो मात्रै नभएर भोलि मेरो मात्रै नभएर उसले कसैलाई पनि यस्तो नहोस् भन्न चाहन्छु मैले होइन म त किन तिमी परिवारभन्दा परिवारबाटै त्यो घटना भइरहेको थियो पुलिस प्रशासनमा जाँदा पनि पुलिस प्रशासन तपाईँले मिलेर जानुहोस् मिल्नुहुन्न भने आज आउनुहोस् काम तापेर जानुहोस् भोलि आउनुहोस् काम तापेर जानुहोस् त्यो त तपाईँले मिलुट गरे त्यो फेरि त एउटा अन्याय नै गर्नु अन्याय गरेकाले त तनाय भोग्नै पर्छ होइन जस्तो परिवार छ त्यसले मारेको हो भनेर भन्छ पुलिस प्रशासन गर्नु नि मारेको हो भन्छ उसले भन्छ खास कुरा के हो त पुलिस लगाएर यस्तो हो वास्तविक कुरा भनेर सर्जिक बाहिर ल्याउनु पर्यो त्यो त्यसले पाएको भए पनि कम्ती थियो तनाव थियो मानसिक तनाव थियो पनि त त्यो एउटा काम भन्दा बाहिरको कुरा भयो होइन बेलाभरि काम गरेर आफ्नो सक्ने कस्तो हिसाब आउँछ होला होइन दुःख लाग्यो उहाँको आरोप छ बहिनी मिना आफै झुन्डेर मरेकी होइनन् मारिएको हो दुःख लाग्दो कहानी नै छ होइन जसलाई म के भन्छु भन्दा जसको पैसा छ अब अलि ठुल्ठुलो मान्छेहरू छ राजनीति पनि नेपालको कानुनले देश गएकै छ भनौँ ठुल्ठुलो ठाउँमा ठुल्ठुलो मान्छेहरू छ भने त्यति न्याय ठुलो मान्छेहरू छैन जो जीवन जो छ त्यो चाहिँ तपाईँको गर्दो रहेछ मलाई लाग्छ तर मेरो घट मेरो बारेमा यस्तो घटना त भयो तर भोलि बिहान अरू कसैले पनि घटना नहोस् छुन नपरोस् भनेका दिनहरूमा यो घटना अधिकांश चेलीहरूले घरमा श्रीमान वा सासु ससुराबाट ज्योति हेला हिंसा सय पनि माइतीजनलाई बताउँदैनन् उनीहरूले त्यो पीडा मनभित्रै दबाएर माइतीजनका सामु कृत्रिम खुसी देखाउने गर्दछन् मिनाले पनि लामो समयदेखि त्यसै गर्दै आएकी थिइन् तर पछिल्लो चरण माइतीजन त्यो पनि बहिनी अमृता भट्टराईसँग व्यक्त गरेकी थिइन् उनै बहिनी अमृता भट्ट dry एकदमै दुःख सुखका कुराहरू दिदी बहिनी हुने गर्छ दिदीले पनि मलाई भन्नुभएको थियो म रुरेसी तयारी आज खाइएन ए त जुन मेरो मोर म फर्केर घर आउन भन्दै बिनाहरूले फोन गर्नुहुन्छ के आएर बहिनी आमालाई त नभनिस् आमा रुनुहुन्छ भनेदेखि दिदीले भन्नुहुन्छ दिदीले म त्यो भएर जान्न अन्त रुदाई गर्दा पनि दिदीलाई हामीले चुवामा बाटी बनायो हामीलाई मिना विवाह गरेर गएको डेढ दुई महिनापछि हेला हुनुको कारण अर्को पनि थियो भन्छन् माइतीजनहरू

दुःख गरेर पढाउँदै आएका थिए मिनालाई पढेर आफ्नै खुट्टामा उभिने मन हुँदाहुँदै पनि समाजको चलनले विवाह गर्न बाध्य हुनु परेको थियो श्रीमान घर परिवारका अन्य सदस्यहरूको व्यवहारले मिनाको मनले थाहा छोडिसकेको थियो जयन्ती देवी भट्टराई भन्नुहुन्छ छोरीले जान्न त भनेकी हो तर तिनै ज्वै भन्नेले बिरामी भएको न्यु पारेर पठाए आखिर छोरीको ज्यान गयो घर आमा टोकमा बोकेर लाने भोलि बिहान उठेर आइज भनेर जवाई पर्ने भनेपछि हामीले त्यहाँका अर्का दिन पठाइएन अर्का दिन पठाउँदाखेरि छोरीको हत्या भयो जाँदा अर्का दिन राति त्यसले आफै मूर्ति गर्ने तिनी घाँटीका नसा उनी कन्नामा घाउ लाग्ने नसा पनि के भनेर हुन्थ्यो र त्यो भाग्नलाई यसले होइन भने चाहिँ पर्छ पनि पैसा गएर यति गरेर आफ्नो बुझो लागियो चाहिँ हाम्रो निसा भएन अनि अन्यायमा छोरी भएपछि गएर त्यसरी रुन पर्ने भएन यस्तो गराइदिएपछि हामी कसरी सहनु हामीले न्याय चाहिँदैन भन्ने मन रोइरहेछ छोरीको जिल्लामा दौगा एक स्थित मिनाका श्रीमान मदन ग्यावालीसँग सम्पर्क राख्दा उहाँले गर्भपतन आफूले गराउन दबाब दिएको नभई मिना आफैले चाहेकोले मनमुटुवा भएको स्वीकार गर्नुभयो

सूर्य जस्तै भयो देखि अर्को टाढा अब फेरि कहिले होला दुई मुटुको मिलन गाढा दुई मुटुको मिलन गाढा चन्द्र सूर्य जस्तै भयो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय गुल्मी के भन्छ त हामी सो कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेन्द्र प्रसाद श्रेष्ठसँग टेलिफोन सम्पर्कमा छौँ हेलो नमस्कार नमस्कार दौगा गाविस कि मिना ग्यावालीको कार्तिक बाइस गते झुन्डिएको अवस्थामा फेला परेको जुन महिला छन् मिना ग्यावाली उनका माइतीजनले चाहिँ झुन्डिएर नभई हत्या गरेको हुन सक्ने आशंका गरेर एकदम पटक पटक तपाईँहरूको प्रहरी प्रशासनमा धाइरहेका छन् यस सम्बन्धमा प्रहरी प्रशासनले के कस्तो अनुसन्धान गरिरहेको छ प्रहरीको अहिलेसम्मको चाहिँ जानकारीमा आएअनुसार निजाको चाहिँ ह्याङ्गिङ भएर चाहिँ डेड भएको भन्ने हामीले पोस्टमार्टम रिपोर्टबाट प्राप्त भएको छ तस सम्बन्धमा अन्य कुराहरू स्थानीय मानिसहरूसँग र अन्य उता शङ्कास्पद गरेका मानिसहरूसँग हामीले चाहिँ बुझ्ने कार्य भइरहेको छ माइतीजनहरू धेरै पटक धाएरे प्रहरी कार्यालयमा र पटक पटक उनका श्रीमान मदन ग्यावालीको मात्रै कुरा सुन्यो सोर्स फोर्स आदि इत्यादिमा प्रहरी चाहिँ लागेर हाम्रो केसलाई चाहिँ मोडेर झुन्डिएर मरेको बनायो भन्ने खालको गुनासो गरेका छन् यस सम्बन्धमा यसमा चाहिँ हाम्रो चाहिँ कोही कसैको भनाइमा हाम्रो अनुसन्धान त्यसमा चाहिँ पक्षमा लाग्दैन हाम्रो चाहिँ अनुसन्धानले निष्पक्ष रूपमा यसमा चाहिँ अगाडि बढिरहेको छ भन्न म अनुरोध गर्छु भनेपछि अनुसन्धान कार्य जारी नै छ यो अनुसन्धान कार्य जारी नै छ हस् धन्यवाद धन्यवाद प्रेमजी श्रीमान मदनले भनेको कुरा झुट देखिन्छ जबकि दबाब मदनबाटै आएर मिना आफ्नो गर्भपतन गराउन बाध्य भएको कुरा नजिकबाट बुझ्नुहुने मिनाका भिनाजु निर्मल मरासिनी पाल्पाको भुवन पोखरीबाट ओजेलका खबरका लागि तमगास आएर वृत्तान्त कुरा हामीसँग बताउनु भएको छ सुनौ मेरो साली अन्य कठिनाइमा परेको हुनाले म यो दुखेस ऊ गर्नको लागि तङ्गस आएर पछिल्का खबरमा भन्न पुगिरहेको छु र उहाँ उनलाई चाहिँ नि जस्तो तपाईँको साडु भाइले त भन्दै हुनुहुन्छ उसले आफैले पतन गराउँछु भने त्यही त्यही विवादले गर्दा मैले नमानेको भन्ने कुरा गर्नुभएको छ यो के हो खास त्यो होइन उहाँले चाहिँ नि जबरजस्ती पाल्पा लगेर चाहिँ नि यसको गर्भवतन फाल्नु भनेर म एक महिनामा लिएर गएको त्यो चाहिँ नभएको हुनाले पछि उसले चाहिँ दबाई गर्न गर्न भनेर इन्डियादेखि फोन गरेर त्यहाँ दबाई खानु भनेर त्यहाँ डक्टरलाई भनेको हुनाले त्यसपछि त्यहाँ दबाई खाएर त्यो गर्भवत नगएको हुनाले त्यहाँ घरकाल पनि वस्त नगरेको हुनाले त्यसपछि उसले दुःख पाएर पीडित अवस्थामा ऊ चाहिँ दिदी कहाँ आएर त्यसपछि ऊ देखाएको हुनाले गाडी रिजर्भ गरिवरी दबाई गरेको मैले हो र अन्यायमा परेको हुनाले हजुरहरूले चाहिँ यसमा ऊ दिनुहुन्छ भन्ने त्यति गुन्नासो मेरो छ मिनाको मृत्यु रहस्यमय छ भन्ने अर्को आशंका माइतीजनलाई यस अर्थमा छ कि जब माइतीजनको तर्फबाट मिनाको सब उहाँका मामा पाल्पा भुवन पोखरी पाँच निवासी दिनानाथ पौडेललाई उनलाई खाली कागजमा जिल्ला प्रहरी कार्यालय गुल्मीले साइन गर्न लगाएको थियो भन्नुहुन्छ उनै पौड्याल सबै कुरा त अरू त के के हुन्थ्यो त्यही साइन गरिदियो कि रहन्छ त्यसपछि कहिले साइन गराउन पठाउनु भयो उहाँले साइन गरिदियो हजुर साइन गरेपछि पछि आएर सबै जुटे भेटेपछि अरू केही पनि भएन लास निकालेर लिएर गएँ त्यति भयो खाली काठमा हो म अनपढ देखेर मलाई केही थाहा थिएन अरू कुरा के बारे हो कसो हो त्यो कुरा थाहा भएन कागज खाली थियो सही गराउन पठाउन सही गर्न पठाउन मैले सही गरिदिएको आफ्नै चेलीको रहस्यमय मृत्युको निष्पक्ष छानबिन गरी पाऊ भनी उति टाढा अर्खाँचीको पढेनादेखि मिनाका दाजु र अन्य पटक पटक आए तर प्रहरीले सधैँ एउटै भाषा प्रयोग गरेर थकित र थप पीडित पार्यो पैसा खाएर सोर्स फोर्सको पछाडि प्रहरी लागेको आरोप छ मिनाका दाजु काशीरामको उहाँकी बहिनी अमृताले पनि कतैबाट गुहार नपाएपछि ओजेलका खबर मार्फत दुखेसो पोख्न चाहेको बताउनुहुन्छ मेरो माइती घरमा लगाउन भनेर आएको अनि दिदीलाई पठाउने दिदीलाई बेला बेलामा दिदीलाई पठाउनेमा केही नहुन्थ्यो दिनहरूले कारणले जान्छु भएको तर बुझ्नु भनेर पठायो गोइसकेपछि षड्यन्त्र बनाएर मेरो दिदीलाई बोलाउनु भएको र एक दुई दिनमै हत्या भएको हुनाले मारिएको भन्ने सम्पूर्ण आशंका गरिएको छ अनि प्रशासनमा धारा पनि हाम्रो सुनवाई भएन त्यस कारणले गर्दाखेरि ओहिरका खबर मार्फत केही कुराहरू बोलेर केही प्रशासनमा घर जताएर केही न्याय पाइन्छ कि भन्दै आज हामी यसरी ओजुरको खबरमा धाइएपछि जसरी नै

खोजी मार्ने प्रयास गर्नलाई त्यो एक रातलाई यहाँ पठाएर तिनीहरूले त्यस्तो योजना बनाएर तिनजना मिलेर त्यो एउटा मारिदिएकै हुन् मैले न्याय पाइनँ मैले के भन्नु मलाई न्याय चाहियो त्यही भएर तिन पाँच फेर प्रशासनमा जाइयो एउटा खबरमा जाइयो हाम्रो मन रोको रहेछ अनि अन्यायमा बोलियो के गर्नु त्यसलाई भने कि त्यसले प्यार गरिकन फोन नगरेर मैले दिन आउँदा आउने फोन नगरेर मैले सरलाई पठाउनु छुइनँ अझै पनि हाम्रो समाजमा दाइजो कम ल्याएको भन्दै हेला गर्ने चलन कायमै छ दाइजो कम ल्याएकै कारण श्रीमान र परिवारको हेलत्तो सहन नसकेर गत वर्ष अर्खाँचीकै मोरेङमा एक महिलाको पनि मिनाको जस्तै रहस्यमय रूपमा ज्यान गएको थियो त्यस्तो व्यवहारलाई पशुको संज्ञा दिनुहुन्छ मिनाका दाजु काशीराम

जस्ता दिदीबहिनीहरूलाई के भन्छु भने पढ आफ्नो हातमा आत्मसित पढ्नु पर्दैन यसरी मेरो जसरी हत्या भयो हजुरहरूको त्यसरी हटाउने छैन कोही पनि दिदीबहिनीहरू आफ्नो न्यायको लागि ल लडौ अन्यायमा कोही पनि नपरौ भन्न चाहन्छु वास्तवमै महिलामाथि भित्रभित्रै हुने गरेको हिंसा अनेक तनावका कारण अकालमा ज्यान जाने गरेको छ गुल्मीको दौगा स्थित मिनाका छिमेकी महिलाहरूका अनुसार श्रीमान मदनले पहिलेदेखि हेला गर्दै आएका थिए र मिना बेला बेलामा साथीहरूसँग रुने गर्दथिन् यसरी तनाव दिएर मार्न बाध्य गराउनेहरूलाई नेपालको कानुन खुकुलो भएकोले पनि प्रहरीलाई कारवाही गर्न कठिन भएको हुन सक्छ तर माइतीजनका अनुसार र त्यस घटनाक्रम बुझे अनुसार मिनाको अन्य कारणबाट पनि मृत्यु भएको हुन सक्छ म जहिले गरेर फल्दिनुहोस् भने म चार वर्ष फर्केर आउन फल्ने फल्न आयो भने म फर्केर आउन भनेर तोड भएर त्यहाँ उसले फालिदियो त त्यसो हो त्यसलाई मुखुन्जनी मैले हजुरको मुखुन्जनी आम्ने सामने गरेर आएको मैले थुक्न सक्छु त्यसले होइन भनेर पार पाउँदै पाउन्न यसर्थ प्रहरी प्रशासनले माइतीजनको आग्रह अनुसार निष्पक्ष छानबिन गरोस् भन्ने आग्रह गर्दै हामी सुरुका तिनै पंक्तिहरू दोहोऱ्याउन चाहन्छौँ कतिपय छोरीको बाध्यता जेललाई पनि घर भन्नुपर्ने आफैलाई खाने राक्षसको पनि बधु बनेर बर भन्नुपर्ने फर्केर नहेरोस् कि रात दिन कुटोस् तडपाओस् र पनि मारे पाप पाले पुन्यु सधैँ तिम्रै आस तिम्रै भर भन्नुपर्ने आँसु लुकाएर माइतीसँग मुस्कान कठै उनले भित्रभित्रै जति मन रुन्छ रु जति आँसु झर्छ झर भन्नुपर्ने एउटी विवाहितलाई आमा बन्ने रहर कसलाई हुँदैन र त्यो रहरै मिल्कायो त उसका लागि बाँच्न के कर भन्नुपर्ने कतिपय छोरीको बाध्यता जेललाई पनि घर भन्नुपर्ने आफैलाई खाने राक्षसको पनि बोधु बनेर वर भन्नुपर्ने पछि कि स्वर्गीय मिना ग्यावालीको यो कथा व्याथासँगै अब ओजेलका खबरबाट विदा माग्ने बेला भइसकेको छ त्यस पूर्व पत्रचारका लागि ठेगाना सामुदायिक रेडियो स्काई गुल्मी वा तपाईँ जुन रेडियो सुनिरहनु भएको छ त्यस रेडियोको ठेगाना र स्टुडियोको टेलिफोन मार्फत पनि हामीलाई सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ साथै आफ्नो गाउँठाउँको ओजेलका खबर बनाउन चाहे अन्ठानब्बे पाँच सत्तरी एकसठी पाँच सय तिसमा सम्पर्क गर्न सकिनेछ हवस् त तिन्जेल ओजेलका खबर सुनेर साथ दिनुहुने तपाईँ श्रोता अनि प्रविधिमा साथ दिने तुलसिंहलाई विशेष धन्यवाद दिँदै म आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु नमस्ते